जस्तो सडकमा ब्रेकरहरू राख्नेको मापदण्ड पक्कै पनि होला तमगासमा जसलाई मन लाग्यो उसीका घर अगाडि ब्रेकर राख्ने गरिएको छ त्यो भत्काउने पनि कुरा चलेको थियो अहिलेसम्म भत्काइएको छैन यो ब्रेकरको सम्बन्धमा के हो मापदण्ड बताइदिनुहोस् यहाँलाई जानकारी छ ब्रेकर गाडी सवारी साधनको तीव्र गतिमा ओभर स्पिडमा चल्छ र ठाउँ ठाउँमा ब्रेकर राखिदियो भने स्पिडमा पुरा स्पिडमा चलाउनु पाउँदैन भनेर ब्रेकर राख्ने हो त्यो पनि एउटा दुर्घटना न्यूनीकरणको लागि हो तर ठाउँ ठाउँमा ब्रेकर ठुला ठुला ब्रेकरहरू राख्दाखेरि असहजता भएको चाहिँ यहाँको तपाईँले नि भन्नुभयो यहाँ दुई चारजना हाम्रो सरकारवाला सरहरूले पनि यो कुरा राख्नु भएको थियो अब त्यसको विकल्पको रूपमा चाहिँ मैले के सोचेको छु भने तपाईँको ठाउँ ठाउँमा यो जुन सहरी इलाका बजार इलाका गति सीमित यो इलाकामा यति मात्रै स्पिडको चाहिँ निर्धारण गरिएको छ जस्तै तपाईँको पन्ध्र किलोमिटर राख्दा उचित हुन्छ कि बिस किलोमिटर चाहिँ पर आवर स्पिड राख्दाखेरि ठिक हुन्छ कि भनेर यो ठाउँ ठाउँमा यतिको स्पिडमा चाहिँ गाडी चलाउने यो बजार इलाकाभित्र अनुमति छ भनेर त्यस्तो खालको चाहिँ सूचनामूलक होडहरू बोर्डहरू राख्ने मैले प्लान बनाएको छु अब त्यसको लागि के कति सफल भइन्छ अब गर्दै हेर्दै जाउँ राजमार्गहरूमा देख्न सकिन्छ तम्घासका बजारमै देख्न सकिन्छ कि तपाईँको कतिपय युवाहरूले आफूलाई अलिकति बेग्लै देखाउनका लागि एकदम स्पिडमा हाँकिदिने जिगज्याग गरम गराएर चलाइदिने त्यस्तो खालको प्रवृत्ति रोक्न सक्नुहुन्न तपाईँहरू अब यस्तो प्रवृत्तिलाई वास्तवमा चाहिँ विश्वको एउटा मैले हल्का स्टडी गरेको थिएँ विश्वको दुर्घटना सवारी दुर्घटनाको रेकर्ड हेर्दा तपाईँको thirty percent whole hundred percent तपाईँको होल दुर्घटनामा थर्टी पर्सेन्ट दुर्घटना भनेको ओभर स्पिडको कारणले भएको रेकर्ड छ अब ओभर स्पिडको कारणले गर्दा दुर्घटना हुन्छ यो टिनेज टिजर तपाईँको चाहिँ भर्खरको यो यो यङ ब्लड यङ माइन्ड हुन्छ भर्खरको तन्नेर युवाहरूले आफूलाई चाहिँ अब अलिकति सान दिनको लागि अनि आफ्नो घमण्डता चाहिँ देखाउनको लागि अनि त्यसपछि अब टिनेजरहरूले चाहिँ अब अलिकति अरूको अगाडि चाहिँ धा देखाउनको स्पिडमा चाहिँ चलाएर के के नै ठुलो बन्छु कि भन्ने चाहिँ स्वभावले गर्दाखेरि चाहिँ तपाईँको टिनेजरहरूले र यो अहिले भर्खरको यङ जेनेरेसनको मान्छेहरूले चाहिँ बढी स्पिडमा चलाएको छ तपाईँको अलिकति पाका पुराना मान्छेहरूले भन्दा यङ मान्छेहरूले ओभर स्पिडमा चलाउँछ नसा जस्तै तपाईँको कुनै पनि नसालु पदार्थहरू सेवन गरेँ मादक पदार्थहरू सेवन गरे भने अनि त्यसमा पनि उसलाई चाहिँ अलिकति जोस आउने भयो जोसले गर्दा नि ओली ओभर स्पिड चलाउने चाहिँ कारणहरू छन् अब तपाईँको चाहिँ एउटा अलिकति शिक्षाको कमी अनि ट्राफिक नियमको चाहिँ अलिक ट्राफिक नियम सम्बन्धी जानकारीको कमीले गर्दा नि हुनसक्छ उहाँले ओभर स्पिड चलाउने त्यही भएर यो ओभर स्पिड चलाउँदा चाहिँ दुर्घटना बढ्न सक्छ दुर्घटना हुनसक्छ दुर्घटना अब स्पिडमा आफूले कन्ट्रोल गर्न नसक्ने स्थितिमा चाहिँ त सवारी चलाएको छ भने एक्कासी सडकमा कुनै चाहिँ तत्काल सडनली उसले चाहिँ ब्रेक लाउनु पर्ने अवस्था आउनसक्छ त्यस्तो अवस्थामा अब बच्चा दौडे अघि पनि भन्नुभयो बच्चाको सडकमा स्वाटै बच्चा दौडेर आइदिएला अनि उसको त्यही स्पिडमा चाहिँ त उसले ब्रेक लाएर भ्याउँदैन अनि दुर्घटना हुने अब हुँदाखेरि यहाँका बालबच्चाहरूलाई पनि सडकमा चाहिँ खेल्न दिनु भएन मैले अब लागे पुगेसम्म अब कतिको यहाँ सुन्नुभएको चाहिँ हाम्रो अब जति पनि हाम्रो श्रोताहरू हुनुहुन्छ उहाँहरूले पनि अब आफ्ना बालबच्चाहरूलाई सडकमा आफू चाहिँ आफूले सही किसिमले हिँड्न नसक्ने र आफू म कहाँ हिँड्दा चाहिँ सुरक्षित हुन्छु भनेर चाहिँ आफूले निर्णय लिन नसक्ने बच्चाहरूलाई सडकमा नछोडिदिनु होला र यो टिनेजर यङ ब्लड यो जोस जवान भन्ने कुरा एकपटक आउँछ जसमा होस पुऱ्याउनु पर्छ जसमा होस पुऱ्याइएन भने चाहिँ ठुलो समस्याको चाहिँ शिकार भनिन्छ भन्ने कुरा उहाँहरूले नि बुझिदिनुपर्छ पर्छ अवश्य पनि यो जुन जोस देखाइन्छ होइन मान्छेलाई थाहा हुँदैन स्मरण गरौँ कि तपाईँको गत वर्ष टङ्गास धागी थुम्के एकजना युवा चाहिँ नि बिरवासमा यस्तो स्पिडमा चलाएर आउँदै हुनुहुन्थ्यो उहाँ चाहिँ नि जिगज्याग गर्दै आउनु भएको थियो ठोक्किनु भएर ज्यान गयो त्यस्ता कुराहरू हुन्छन् कहिले आफ्नो ज्यान जान्छ त कहिले अर्काको ज्यान जान्छ यसप्रति पनि युवा श्रोताहरू एकदम सजग भइदिनुहोस् एकछिन तपाईँले कसैलाई शान देखाएर अथवा तपाईँले छिटो पुगेर हुने होला केही छैन तपाईँ जति ढिलो गर्नुभयो आफूलाई कन्ट्रोल गर्नुभयो त्यसबाट तपाईँ पनि बच्नुहुन्छ र अरूलाई पनि बचाउन सक्नुहुन्छ भन्दै अब हामी कार्यक्रम अध्यायको अन्तिमतिर आइपुगेका छौँ अन्तिममा विशेष गरेर ग्रामीण भेगहरूमा अथवा यही सदरमुकाम तङ्गास लगायत यो जीपहरूमा असहाय वृद्धहरू पछाडि कोचाकोच भएर बसेका हुन्छन् होइन तर बढी मात्रामा युवतीहरू कोचाकोच अगाडि हुँदा होइन ड्राइभरको झन्डै एउटा हातै चिया पिएर राखिने अवस्थामा त्यस्तो अवस्थामा युवतीहरू बसेको देख्न सकिन्छ त्यसले पनि त दुर्घटना निम्तिन सक्ने सम्भावना छ नि होइन र एकदम राम्रो चाहिँ प्रश्न गर्नुभयो तपाईँले वास्तवमा चालकको सिट अगाडिको सिटमा चालक सहित दुईजना निर्धारित गरिएको हुन्छ सवारीको चाहिँ अगाडि सिटमा तिनजना बसेको हुन्छन् त्यो तिनजनाको बिचमा पनि तपाईँको चाहिँ प्रायः जसो धेरै जसो मैले म्याक्सिमम् प्राय चाहिँ अब धेरैको मैले फोटोहरू पनि लिएर कलेक्सन गरेर राखेको छु प्रायः जसो सबै जसो गाडीहरूमा चाहिँ चालकको सँगै चाहिँ युवतीहरू देखिने गरेको छु हुनसक्छ त्यसलाई अन्यथा चाहिँ अब युवती भनेर अब अन्यथा लिन भएन आफ्ना दिदीबहिनी हुनसक्छन् आफ्नो श्रीमतीहरू आफ्नो चाहिँ अब आमा बुवा समथिङ आफ्नो रिलेटिभ्सहरू पनि उहाँले राखेको हुनसक्छ तर म्याक्सिमम् अब तपाईँको वृद्ध असहायहरूलाई चाहिँ एकदम कोचाकोच गरेर असहज हुने अवस्थामा अनि त्यसपछि युवतीहरूलाई चाहिँ अगाडि किसे राखेको र चालकको सिटमा स्ट्रिङकै पुरा चाहिँ अब चालकको तपाईँको त्यो गियर लाउने हुन्छ हातले गियर लाउनुपर्छ त्यसपछि अब युवती सँगै चालकैसँग टाँसिएको र चालक पनि उस भएको अवस्था चाहिँ यहाँको जीवहरूमा चाहिँ भेटिन्छ अब त्यो चाहिँ बिल्कुल तपाईँको महिला हिंसा भन्ने चाहिँ कतिको महिला अधिकार कर्मीहरूले चाहिँ पुरा महिलाका चाहिँ अधिकारहरू हिंसाहरू भन्ने कुराहरू दिदीबहिनीहरूले उठाउनु भएको छ त्यो पनि एउटा महिला हिंसा अन्तर्गत पर्छ जस्तो लाग्छ मलाई आशय बलात्कार भन्ने कुरा पनि आइसक्यो पछिल्लो चरण होइन तपाईँको बसहरूमा जिपहरूमा सवारी साधनहरूमा विशेष गरेर महिलाहरू एक प्रकारले आशय बलात्कारको शिकार हुनु परेको कुरा पनि धेरै आइसकेको छ कहिलेकाहीँ जिपमा तपाईँ हामीले देख्छौँ सबै त त्यस्ता हुँदैनन् तर अब कतिपय स्वयं युवतीहरू अथवा महिलाहरू पनि अलिक बढी च्यापिएको अवस्थामा नजानिदो पाराले निधाई जस्तो गरेर च्याम्पिएको अवस्थामा ड्राइभरको जुन कुइनाहरू हुन्छन् त्यसले पनि एउटा आशय बलात्कारको दृश्य देख्न सकिन्छ त्यसमा त विशेष गरेर महिला नै सचेत हुनुपर्ने होइन र तर कतिपय महिलाहरू नै त्यस्तो खालको पाइन्छ नि होइन आफ्नै कारणले पनि हुन सक्यो नि होइन र हुनसक्छ अब महिलाहरू नि अब आफ्नै इच्छाले चाहिँ चालकसँग चाहिँ अब बसेरै जान चाहिँ इच्छा र इन्ट्रेस्टले चाहिँ चालकसँग बसेको पनि हुन सक्नुहुन्छ उहाँहरू राजी खुसीले भए पनि मेक्सिमम गाडीहरूमा चाहिँ चालकको नजिकमा युवतीहरू देखिन्छ तर हुनसक्छ आफ्नो दिदीबहिनीहरू होला नि त्यहाँ उहाँहरूले अन्यथा नलिनु होला भए पनि प्राय अब कोही सबैमा कुनै एक दुईवटा गाडीहरूमा चाहिँ युवतीहरूलाई त्यसरी राखेर जाँदा चालकले चाहिँ चलाउने क्रममा भावुक बनेर भावनामा डुब्लिकी मारेर तपाईँको चाहिँ अब चाहिँ तपाईँको यौन मनोविज्ञान सम्बन्धी अब चा चलाउने बाटोमा चाहिँ चालक त सवारी चाहिँ बाटोमा केन्द्रित हुनुपर्नेमा उहाँ चाहिँ एउटा यौन मनोकिणातिर भावुक हुनुभयो भने त्यता केन्द्रित भएर भने सवारी दुर्घटना हुने सम्भावना प्रबल हुनसक्छ सर एकदम राइट कुरा प्रश्न उठाउनु भयो तपाईँले यतिन्जेल समय दिनुभएकोमा यहाँलाई धन्यवाद दिँदै एउटा जनचेतनात्मक गीत छाड्दै बिदा हस् सर धन्यवाद हुँदैन त्यो दुर्घटना कहिले नि तपाईँ हाम्रो काम सजा सडा खुन नदिउँ जम भन्दिए जहिले नि हुँदैन त्यो दुर्घटना कहिले नि तपाईँ हाम्रो काम साझा सडक हुन नदेऊ जाम तपाईँ हाम्रो काम साझा सडक हुन नदेऊ जाम ट्राफिक सङ्केत चिन्हलाई छ मानिसको जिउ ज्यान गाडी हाँक्दा सडकमै दिउँ ध्यान तपाईँ हाम्रो काम सजा सडक हुन नदेऊ जाम मानिसको जिउ ज्यान गाडी हाँक्दा सडकमै दिउँ ध्यान तपाईँ हाम्रो काम सजा सडक खुन नदेऊ जम तपाईँ हाम्रो काम सजा सडक खुन नदेऊ यात्रा सफल हुँदैन तिमीहरूको तपाईँ हाम्रो काम सजा सडा खुन नदेऊ जम भावना अरूको अशक्त पाङ्गहरूको तपाईँ हाम्रो काम सजा सडा खुन नदेऊ जम तपाईँ हाम्रो काम सजा सडक हुन नदिऊ जीवनमा राण दोसा बन्द किन हो चक्का जाम होइन सडक आन्दोलन गर्ने ठाम तपाईँ हाम्रो काम सजा सडक हुन नदेऊ जाम किन हो चक्का जाम होइन सडक आन्दोलन गर्ने ठाम तपाईँ हाम्रो काम सजा सरा खुना नदेऊ जम तपाईँ हाम्रो काम सजा सरा खुना नदेऊ दुर्गन्ध भयो